काम चाहिँ के पर्यो भेषबहादुर जीसी पिपलधारा वडा नम्बर पाँच जुम्ला आदि तपाईँको घरमा निकै मकै स्याहारेको देखे भौरी मकै छन् होइन पौरख त निकै गर्नु हुँदो रहेछ अनि खेतीपाती गर्ने चाहिँ को को हो नि खेतीपाती चाहिँ अब बुढो र बुढी तान्ने नै हो कोही मान्छेलाई स्टेम लोन आयो भन्दाखेरि अहिले ज्याला बढ्दैछ हजुर बरु आफै खुरी खेल्ने अठहत्तर वर्षको भए भन्नुहुन्छ हुनुहुन्छ अब लाग्ने अठहत्तरमा लाग्दै हुनुहुन्छ अनि तपाईँको मकै कति हुन्थ्यो त्यही हो दस आठ मुरी मकै यसपालि कस्तो छ पनि छैन उडिङमा त टनै देख्छु है यहाँ टन्नै त्यो मुखा टनै देख्यो कर मुछुतिर हुन्थ्यो हजुर हजुर अहिले आधी नै घट्यो मकै आधी घट्यो किन गर्न नसकेर कि केही गर्न नसकेर तपाईँले त पन्ध्र मरिसम्म मकै ब्यार्नुहुन्थ्यो अरे होइन टोसिया अरे ए त्यसो घट्दै जाँदैछ अब खेतीपाती गर्ने मान्छे भएन खेतीपाती गर्ने छैन अनि छोराहरू हुर्केर के देश परदेश लागेपछि कहाँ कहाँ हुनुहुन्छ छोराहरू एउटा दिल्ली छ एउटा मलेसिया छ ए एउटा कृष्ण चाहिँ मलेसियामा जानुभयो छोरा अर्को छोरा नरेश चाहिँ दिल्लीमा हुनुहुन्छ सरकारी जागिरमा हुनुहुन्छ किन छैन सर के हो यस्तै गिलास मान्ने होला नि गिलास थप बाँध्दैन आफिसमा हो ए आफिसमा हो तपाईँको नाम चाहिँ के पर्यो तपाईँको नाम हुमकला कति वर्ष कि हुनुभयो बहत्तरमा रहेछ भत्ता छैन भत्ता दिएको छैन किन भत्ता पाउनु भने भत्ता उमा नायरता छोरी कति वर्ष कमी बनाइदिए छ वर्ष अलिकति दियो उनान्सय सालले कति हुन्छ उनान्सय साल कि हो तपाईँ खास तर गाउँका भला आदमीहरूले अर्कै टिपाइदिए हजुर भत्ता पाउनु भएको छैन दाँत झरिसकेछन् अब छैन हजुर हजुर काम त खेतीपाती त खुब गर्नुहुन्छ अरे तपाईँले त के गर्ने हो बसे अब छलिरहेको छु छैन पायो त यत्रो जग्गा जमिन रहेछ अब गर्ने मान्छे कोही छैनन् छोराहरू देश परदेश है श्रोता यो प्रत्येक गाउँको यो प्रतिनिधिमूलक यो अवस्था हो जहाँ प्राय गरेर प्रत्येक घरका युवाहरू देश परदेशतिर पलायन भइरहेका छन् र उनीहरूका खेतबारीहरू बाँझै छन् र अहिले खेतीपाती घटेको छ र सत्ता सत्तरी असी वर्षीय बुढाबुढीको काँधमा खेतीपाती छ कृषि प्रधान देश हो भनिन्छ र जिल्लाले पनि दस वर्ष कृषि योजना कार्यक्रम अगाडि सारिरहेको बेला गाउँका युवाहरू भने देश प्रदेश पलायन भएर यो अवस्था छ अनि तपाईँहरूको कोदो पनि त राम्रै स्याहार हुन्थ्यो गतहरू निकै हुन्थ्यो उता पर्वत जस्तो कोदो यहाँ हुन्न नभए पनि अब यो तिन चार जात्री भए पाँच पाँच मुरी कोदो हुन्थ्यो र गत पनि हुन्थ्यो गत पनि दस बाह्र माथि गत गरे हिँड्थ्यो गतको दाल खानु पनि छैन कोदाको ढेँडो खानु पनि छैन सुन्न पनि सुन्दिनँ मैले त गुलमेली एउटा त कोदै खाएर हुर्केको हो नि होइन तपाईँ पालासम्म निकै तागतिलो चिज पनि हो कोला त्यो तागत त आँटो पनि होइन अब अहिले कोदाको मुख देखेर हरायो तपाईँहरूले मकै बेचेर भात खानुहुन्छ अरे हो होइन हामीले त मैले त आँटे खान्छु तागतिलो बाक्लो मुहीसित मुछेर है मैले बगाउनु नभए पाइन्छ अहिलेको चामल भन्दा धेरै तागतिलो हो नि है कोदो मकै त कोदो मकैलाई भनेपछि तपाईँलाई अहिलेको यो सत्तरी अस्सी वर्षको पालासम्म यो कोदो मकैको पौरक भोलिका दिनमा घट्दै जाने हो कि भन्ने चिन्ता छ होइन त्यही छ कसले गर्छ हजुर अब हामीले त छोड्यौँ भने अब उदाकाल त कोदो रोप्ने कसरी यो बिउ राख्ने कसरी हो कियाएर तो हुन्छ कसरी हुर्कन्छ कसरी फल लाग्छ भन्ने अबकालाई थाहा छैन छैन काँक्रा पनि लदा अवधि फलाउनु भएको रहेछ तर फल काँक्रा गर्नु भएको छ वरिपरि सुन्तला छन् निकै बौरक गर्नु सुन्तला कति छन् सुन्तला त सही छैन जात साना बिरुवा हुर्काउँदैछ कहाँ कहाँ पुग्नुभयो नुन लिन नुन लिन केसो नर गइयो तेह्र दिनको दिन घर आइयो नुन लिएर अहिले तङ्गसबाट ल्याउन पनि गाह्रो छ यही गाउँबाट दोकानबाट ल्याउन पनि मुस्किल भयो <laughs> कति पाथीसम्म नुन ल्याउनु भयो तपाईँले मैले एघार बातीसम्म बोकेँ बोक्नुभयो भनेपछि अहिले त्यहाँ पोलतिर पसला नुन लिएर आइजन बाबु भनेर मान्ने केटकेटी पनि छैनन् छैनन् तपाईँ आफैलाई पनि त अल्छी लाग्दो होला नि आफूलाई पनि भयो जमाना निकै सुखी आयो है जात सुखी आयो अब त कल दिन्छ भन्ने भयो त्यही दोकानको <laughs> तपाईँहरूको पालामा यो सुख देख्न पाउला भन्ने लागेको थियो अहिले त सुखै छ घरै अगाडि मोटर आउँदो रहेछ यस्ता जोमाना आउने यो छन् अघिका जमाना त तेह्र दिनसम्म सुन्तलाका भारी लिएर जाने हो नुनका भारी बोकेर घर आउने सुन्तलाले नुन साट्नुहुन्थ्यो तपाईँहरूले सुन्तला बेच्ने हो एक रुपियाँको नुन चपाती ल्याइयो अनि सुन्तला कसरी पर्थ्यो सुन्दल त अब सय गडा आठ आना पनि पर्थ्यो एक रुपियाँ पनि पर्थ्यो डेढ रुपियाँ सय गडा जान्थ्यो चार रुपियाँ पार्ने पनि भारी पुग्थ्यो कृष्णहरूबाट अब कृष्णनगर सुन्तला लगेर पुगेर दस एघार पछि नुन बोकेर घर आइयो धौ भएन अर्का दिन बेलुकी नुन अगाडि फाल्ने अर्का दिन उठेर दाउरा काट्न जाने त्यो गरियो आज दह पुगेर चार किलो आलु ल्याउँदाखेरि परान लाला भन्ने भयो पङ्गास त अहिले बल्ल किसनगर भने होला होइन फेरि पैसा जुब्लो थियो अहिले पैसा घर घरमा छ अब छोराहरू विदेश परदेश छन् यो विकास चाहिँ यो हो यो विकास हो हस् नुन अगाडि फाल्ने अर्का दिन उठेर दाउरा काट्न जाने त्यो गरियो आज द पुगेर चार किलो आलु ल्याउँदाखेरि परान लाला भन्ने भयो त हिँड्दा पनि गल्दैन थिए